कार्यक्रम बलिउड काउन्टाउन नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच हर सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउडका डाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज सागरको र यो सागरको आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट दिवसले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्फोन एक सय चार थोप्लो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ सो प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच र कन्ट्रोलबाट दिवसले सपोर्ट गरिराखेका छन् र दिवसलाई पनि थ्याङ्क यू सो मच र अब हामी लाग्नुपर्ने हुन्छ काउन्ट तर्फ र काउन्ट डाउनमा हामीले के गर्छौँ यो यहाँलाई स्पष्ट रूपमा थाहा भएकै कुरा हो बलिउड काउन्ट डाउनभित्र गएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्टाउनमा राज पनि दसवटा हिन्दी फिल्मको गीत सङ्गीतको साथमा उपस्थित भइसकेका छौँ र यो साता तिनवटा फिल्म काउन्टाउनबाट आउट भएको छ भने तिनवटा फिल्मले चाहिँ नेउटी मारेको छ र आउट हुने फिल्मको नाम रहेको छ फग्ली र एक भ्लेन सँगसँगै हमसक तिनवटा फिल्म चाहिँ काउन्ट डाउनबाट यो हप्ता आउट भएका छन् भने न्युन्टी मारेका छन् राजा नटरलाल सँगसँगै मेरीको मुभी पनि न्युन्टी मारेको छ यो साथ त्यस्तै सिङ्गम रिटर्न साउथ शुक्रबारबाट रिलिजमा लागेको फिल्म सिङ्गम रिटर्न्स पनि न्युन्टी मारेको छ र लागौ नम्बर टेन पोजिसनमा राजा नटरलाल र चाँडै नै रिलिज हुन लागेको फिल्म हो राजा नटरलाल गरी नम्बर नाइन पोजिसनमा आइपुगेको छ मेरी कोम यो फिल्म पनि पनि अब चाँडै रिलिजमा लागेको छ र यो फिल्मले पनि न्युन्टी मारेको छ यो साता र मेरी कोम्बा कलिउडका प्राप्त कलाकार अभिनेता सुनिल थापाको पनि काम हामीले हेर्न सक्छौँ लागु नम्बर टेन पोजिसनमा राजा नटुरलाल र नम्बर नाइन पोजिसनमा Mary Kom continue number ten हुआ जैसे Number 9 ओके गीत यहाँले सुनिरहनु भएको छ नम्बर टेन र नम्बर नाइन पोजिसनको राजा नचरलाल नम्बर टेन पोजिसनमा त्यसै गरी नम्बर नाइन पोजिसनमा मेरीको मुभीको गीतपछि अब हामी लागौँ नम्बर एट र नम्बर सेभेन पोजिसनतर्फ वेल नम्बर एट पोजिसनमा आइपुगेको छ अब केही गर्छ यो फिल्मले र धेरैले आशा गरेको फिल्म र बलिउड बक्स अफिसले पनि आशा गरेको फिल्म सिङ्गम रिटर्न्स रहेको छ नम्बर एट पोजिसनमा र नम्बर सेभेन पोजिसनमा बिस्तारै बिस्तारै तल छ दुई क्रममा रहेको छ लाइकर हम देवाना दिल परेको छ र मलाई काउन्ट डाउनको नम्बर एट पोजिसनमा सिङ्गम रिटर्न्स र नम्बर सेभेन पोजिसनमा Lekar Hum Deewana Dil continue number eight heaven okay Bollywood countdown यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो अर्फोन एक सय चार थप्लो पाँच मेगाजमा र प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर पनि सुनिरहनु भएको छ सो सुनिदिएर साथ दिँदै हुनुहुन्छ सो साथको लागि थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण सम्पूर्णलाई र कन्ट्रोलबाट मेरो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम दिवसले गरिराखेका छन् र दिवसलाई पनि थ्याङ्क यू सो मच र हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत हामीले प्रस्तुत गरिराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिजबाट भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ र नम्बर टेन पोजिसनदेखि नम्बर सेभेन पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ लागौँ नम्बर सिक्स र नम्बर फाइभ पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ तल छर्ने क्रममा रहेको छ वबी जाजुस र नम्बर फाइभ पोजिसनमा माथि छर्ने कार्यक्रममा रहेको छ ब्याङ ब्याङ मुभी परेको छ होला भने नम्बर सिक्समा बबी जाजुस र नम्बर फाइभ पोजिसनमा bang bang continue number six दुल्हन से सजेंगी सुन लो काली सी शब के पार से देखो चंदा की हमें झलक दिखेगी से आके ख्वाबों ने दस्तक दी मौका मिला है अब जी भर के जेलो न फिक्र करो कल की दिल मुस्कुराए जश्न है ये मेरे दिल का Number five. Berlim nazar berme Tu de perfida hua Teri aankhon ki roshni mujh pe laga Kuch to असर हुआ है तुझ पे मेरा तभी तो तूने मुझे प्यार से देखा जरा अब आना जाना अब हकीकत में तुझे ढूंढू कहा तू खो कहा बता बता जरा वो बीते पल मुझे अब याद आए रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज अर्पण लगी लागि का लगी म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैँसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क एटिच्युड मल्टी लर्निंग एकाडेमी खैरेनिसार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी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 क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र छ हाम्रो ठाउँमा सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठुलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्ष वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance chip level hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छप्पन्न पाँच पचास एक सय तेह्र यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि लागि ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम यहाँले सुनिरहनु भएको छ बलिउड काउन्ट डाउन र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो पूर्ण एक सय चार थप्लो पाँच मेगा हरमा रेडियो प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको W W W dot radio dot com dot NP log in गरेर पनि सुनिरहनु भएको छ र हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत हामीले प्रस्तुत गरिराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिजमा फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ यहाँले सुनेर साथ दिइरहनु भएको छ त थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण सम्पूर्णलाई र अब हामी लागौ यहाँनिर चाहिँ नम्बर टेनदेखि नम्बर फाइभ पोजिसनको गीत सुनिरहनु भए सुनिसक्नु भएको छ अब हामी लागौ नम्बर फोर र नम्बर थ्री पोजिसनमा नम्बर फोर पोजिसनमा आइपुगेको छ हेट स्टोरी टू काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल छर्ने क्रममा रहेको छ हेट स्टोरी टू एक स्टेप तल छर्दै नम्बर फोर पोजिसनमा आइपुगेको छ भने नम्बर थ्री पोजिसनमा आइपुगेको छ लाइफ फेज ब्युटिफुल मुभी गरेको छ होला भने नम्बर फोर पोजिसनमा हेट स्टोरी टू र नम्बर थ्री पोजिसनमा life is beautiful continue number four your hands up! Yeah, the meat and John and Kuzbu Grabban! Number 3 লাগে না ओके काउन्टाउनमा यहाँले नम्बर थ्री र नम्बर फोर पोजिसनको गीत सुनिसक्नु भएको छ लागु नम्बर टू तर्फ नम्बर टू पोजिसनमा आइपुगेको छ फिल्म किक र किकको कुराकानी गर्ने हो भने किक पनि यतिखेर रिलिज राखेको छ बोला भने नम्बर टू पोजिसनमा किक नम्बर टू ओके डाउनको नम्बर टू पोइसनको गीत यहाँलाई सुनिरहनु भएको छ नम्बर टू पोइसनमा के परेको छ पालो नम्बर वान पोइसनको गीत सुने त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोइसनदेखि नम्बर टू पोइसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेन पोइसनमा राजा नटरलाल नम्बर नाइनमा मेरिकोम नम्बर एटमा सिङ्गम रिटर्न नम्बर सेभेनमा लेगर हम देवाना दिल नम्बर सिक्समा बाबी जसुस नम्बर फाइभमा ब्याङ ब्याङ नम्बर फोरमा हेड स्टोरी टू नम्बर थ्रीमा लाइफ इज ब्युटिफुल नम्बर टूमा किक र नम्बर वान पोइसनमा आइपुगेको छ एन्टरटेनमेन्ट र इन्टरटेनमेन्ट यतिखेर चाहिँ रिलिज भइराखेको छ र कमेडी ट्र्याकमा सिनेमा निर्माण भएको हो नम्बर वान पोजिसनमा इन्टरमे इन्टरटेनमेन्टको गीत छोड्दै प्रोग्रामबाट बिदामा आउनुपर्ने हुन्छ सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्दै दिवसप्रति आभार व्यक्त गर्दै बलिउड गाउँ डाउनबाट म सागर छुट्टिन्छु हवस् त नमस्कार नम्बर वान Nihan'la